वर्षेनी करिब साढे लाख श्रमिकले कार्यस्थलमा ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा भएको बम विस्फोटमा छ जना मारिए र ICC World Cricket League Division Three आजबाट बर्मुडामा सुरु नेपाल अमेरिकासँग भिन्ने आइपिएलमा चेन्नईद्वारा कलकत्ता समक्ष दुई रनको चुनौती प्रस्तुत सूचना देश तथा विदेशमा छरिएर रहेका ठाइला तथा ठाइलीहरूको भेला यही दुई हजार सत्तरी साल वैशाख छब्बिस गते माता तीर्थ औसीको दिन चितवनको चौराहमा हुन गइरहेको हुँदा सम्पूर्ण ठाइला तथा ठाइलीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ सम्पर्कको लागि अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस अन्ठानब्बे पाँच पचास नब्बे शून्य शून्य चार अन्ठानब्बे पाँच पचास बैसठी तिन सय बत्तिस र अन्ठानब्बे चार बाहन्न त्रिहत्तर आठ सय बाह्र स्थान होटल मोनालिसा सौराहा आयोजक ठाइला सहयोग संरक्षण समाज सौराहा चितवन सूचना रत्नगर नगरपालिकाको आर्थिक सहयोग र चितवन नेत्रहीन संघ इकाइ समिति रत्नगरको संयुक्त आयोजनामा रत्नगर नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण अपाङ्गहरूको गणना हुने कार्यक्रम यही मिति दुई हजार सत्तरी वैशाख दसबाट सुरु भई वैशाख मसान्तमा सक्नुपर्ने हुँदा तपाईँहरूको घर घरमा आउने गणकहरूलाई यथार्थ विवरण दिई अपाङ्ग गणना कार्यक्रमलाई सफल पारिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौ संयोजक उपेन्द्र अधिकारी सहजकर्ता भरतमणि भट्ट रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट नमस्कार नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुचि बन्जारा र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा भारतका प्रमुख दलका श्रेष्ठ नेताहरू नेपालमा छिटो चुनाव भएर स्थायित्व कायम हुनुपर्ने पक्षमा देखिएका छन् भारत भ्रमणमा रहनुभएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय नेताहरूले यस्तो मत जाहेर गरेका हुन् भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले नेपालमा तुरन्त निर्वाचन भएर लोकतन्त्र बलियो नभएसम्म विकास र स्थिरता कायम हुन नसक्ने भन्दै तत्काल निर्वाचनको आवश्यकता औल्याउनुभयो उहाँले नेपालमा निर्वाचनका लागि दलहरूबीच भएको सहमतिलाई सकारात्मक सकारात्मक भन्दै सबै दलले मिलेर निर्वाचन सफल बनाउनु पर्ने सुझाव दिनुभयो शान्ति प्रक्रिया टुङ्ग्याएकोमा प्रशंसा गर्दै अध्यक्ष सिंहले प्रचण्डको भ्रमणले भारत र नेपालको सम्बन्धमा नयाँ आयाम थपेको जिकिर गर्नुभयो उहाँले प्रचण्डसँग सकारात्मक कुराकानी भएको जानकारी दिँदै अब दुई देश दुई पार्टी र जनता बीचको सम्बन्ध अझै बलियो हुने बताउनुभयो कंग्रेस आईका महासचिव दिग्विजय सिंहले निर्वाचन गर्ने गरी नेपालमा दलहरूले गरेको सहमतिलाई सकारात्मक भन्दै नेपालमा निर्वाचन भएर स्थायित्व भएको हेर्ने भारतको चाहना भएको सुनाउनुभयो यद्यपि उहाँले नेपालमा कसरी निर्वाचन गर्ने कस्तो निर्वाचन गर्ने भन्ने कुरा नेपाली जनताले निर्णय गर्ने विषय भएकाले त्यसमा आफूहरूको सद्भाव र सहयोग मात्र रहने स्पष्ट पार्नुभयो उहाँले पनि प्रचण्डको भ्रमणले दुई बीचको सम्बन्धमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गर्नुभयो यसैबीच प्रवासी नेपालीहरूले दिल्लीमा गरेको कार्यक्रममा प्रचण्डले मंगिरभित्र नेपालमा कुनै पनि हालतमा निर्वाचन हुने दावी गर्दै वातावरण बनाउन आग्रह गर्नुभयो नेपाली दूतावासमा गरिएको कार्यक्रममा प्रचण्डले निर्वाचन गर्न वर्तमान सरकार बनाइएको एकाले मङ्सिरमा कुनै पनि हालतमा निर्वाचन हुने बताउनुभयो चुनावी सरकारलाई नेपालका साथै भारतको समेत समर्थन रहेको उहाँको भनाइ थियो भारतीय नेताहरूले संविधान सभाको निर्वाचन स्थायित्व र समृद्धिका लागि सबै खाली सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको प्रचण्डले सुनाउनुभयो भारतीय नेताहरूसँग नेपालको विकासमा केन्द्रित रहेर कुराकानी भएको जानकारी दिँदै जानकारी समेत उहाँले दिनुभयो प्रवासी नेपालीहरूले भने चुनावमा प्रवासी नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन आग्रह गरेका थिए अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधान सभाको निर्वाचनको मिति तोक्न सरकार आतु रहेको बताउनु भएको छ निर्वाचन आयोग र दलहरूसँग निर्वाचनको मितिका विषयमा छलफल भइरहेको भन्दै उहाँले छिटै मिति घोषणा गरिने जानकारी दिनुभयो नेपाल इन्जिनियर्स एसोसिएसनको तेह्रौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनतर्फ ध्यान केन्द्रित गर्न दलहरूलाई आग्रह गर्नुभयो निर्वाचन बिथोले अभियानमा रहेका दलहरूलाई वार्ता मार्फत समस्या समाधान गरी निर्वाचन मैत्रीबाट वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो निर्वाचन प्रति संशय पृथक धारणा मनोगत विवेचना हुने गरेको पाइन्छ सरकार छिटो भन्दा छिटो निर्वाचनको मिति तोक्न आतुक छ यो सरकार त्यसकै लागि गठन भएको पनि हो सरकार आफ्नो मूल कार्यप्रति सचेत र दृढ छ परन्तु यस सम्बन्धमा म के भन्न चाहन्छु भने सरकारको काम निर्वाचनको मिति घोषणा मात्र होइन निर्वाचनका सन्दर्भलाई लिएर गरिने अनावश्यक दिविधा र शङ्का भन्दा निर्वाचनप्रति सकारात्मक धारणा राख्दै रचनात्मक सहयोग प्राप्त भएमा त्यो प्रभावकारी र व्यवहारिक हुन्छ त्यसैले यस अवसरमा निर्वाचनप्रति कुनै पनि संशय नराख्न म सबैलाई आग्रह गर्दछु निर्वाचन सम्पन्न गर्नु मात्र नभई वृहत जनसहभागिता र दिगो संविधान बनाउनु सरकारको जिम्मेवारी रहेको उहाँको भनाइ छ उहाँले इन्जिनियरहरूलाई देश विकासमा लाग्न आग्रह समेत गर्नुभयो तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल भारत पाकिस्तानका गरी करिब पन्ध्र सय इन्जिनियरको सहभागिता रहनेछ नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले मङ्सिरको पहिलो साताभित्र संविधान सभाको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ बीपी चिन्तन प्रतिष्ठान चितवन शाखाले गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उपसभापति पौडेलले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै निर्वाचनको मिति चुनावको सय दिन अघि मात्रै घोषणा हुने बताउनुभयो चुनावको मिति भन्दा चुनावको सुनिश्चितता मुख्य कुरा हो भन्दै पौडेलले संविधान सभाबाट संविधान जारी गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले कुनै पनि दलले निर्वाचनलाई अवरोध गर्न नहुने बताउनुभयो चुनाव बिथोल्न अनावश्यक माग राखेर आन्दोलन गर्नुको कुनै अर्थ नरहेको आन्दोलनकारी दलहरूलाई उहाँ आन्दोलनकारी दलहरूलाई उहाँको भनाइ थियो माओवादी अध्यक्ष प्रचण्डको भारत भ्रमण आधिकारिक नभएकाले कुनै महत्व नराख्ने टिप्पणी उहाँले गर्नुभयो एकीकृत नेकपा माओवादीले किलराज रेग्मी नेतृत्वको सरकारले मंगिर भित्रमा चुनाव नगराए बर्खास्त गर्ने चेतावनी दिएको छ मंगिरसम्ममा चुनाव गर्ने म्याण्डेट रहेको सरकारले चुनाव गर्न नसके बर्खास्त गर्ने चेतावनी उक्त पार्टीका केन्द्रीय सदस्य अग्नि सापकोटाले दिनुभएको हो कोटेश्वर कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकार आफ्नो मूल दायित्वबाट पछि हटेर कर्मचारी सरूवा तथा बढ़ुवामा अल्झेको टिप्पणी गर्नुभयो उहाँले दलहरूले आफ्नो तर्फबाट चुनावको तयारी गरिसकेको तथा चुनावी प्रचारमा लागिसकेकाले निर्वाचन नभए त्यसको जवाबदेहिता सरकार आफै हुने दावी गर्नुभयो सापकोटाले सरकारकै कारण आम जनतामा निर्वाचन नहुनेमा शंका उब्जिएको आरोप समेत लगाउनुभयो नेपाली सेनाले लडाकुको समायोजनबाट बन्ने महानिर्देशनालयको खाका सार्वजनिक गरेको छ सेनाले पत्रकार सम्मेलन गरेर उपराथि रामकृष्ण अधिकारीको नेतृत्वमा महानिर्देशनालय गठन गर्ने गरी खाका सार्वजनिक गरेको हो सैनिक मुख्यालय जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी सेनाले नयाँ निर्देशनालयमा दुई प्रमुख सेनानी र एक महासेनानीलाई गणपति तालिममा पठाइने र उनीहरू नियमसङ्गत बढुवा प्रक्रियाबाट अगाडि बढ्न सक्ने जानकारी गराइएको छ महानिर्देशनालयमा पूर्व लडाकुबाट चौध सुबेदार बयालिस जना जमदार एक सय सत्तरी हुम्दा अमलदार एक सय तिरानब्बे एक सय तिरानब्बे अमलदार र सिपाही सात सय नब्बे रहने भएका छन् एकहत्तर अधिकृत तहको तालिममा रहेका मध्ये दुई महासेनानी र एक सेनानी बढुवा प्रक्रियाबाट आउने भएका छन् महानिर्देशनालयमा सहभागी लडाकुले पनि शान्ति सेनामा भाग लिन पाउने तर छ वर्ष सेवा गरेको व्यक्ति मात्रै शान्ति सेनामा जान पाउने प्रावधान लागू हुने नेपाली सेनाले जनाएको छ माओवादी लडाकु र नेपाली सेनालाई मिलाएर बनाइएको निर्देशनालयमा माओवादी लडाकुका तर्फबाट एकहत्तर अधिकृत स्वीकृत र तेह्र सय बहत्तर पदिक तथा अन्य दर्जा रहनेछ पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउनबाट रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट हेर्दा हेर्दैको अवस्थामा स्थगित भएको छ यसअघि पटक पटक सधैँ आएको उक्त रिटमा आज न्यायाधीश द्वय गिरीश चन्द्रलाल र तर्कराज भट्टको इजलासमा सुनवाई भएको थियो जसको अभियुक्त त्यही निकायको प्रमुख बन्न नपाउने भन्दै अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो कार्की विरूद्धको अकुत सम्पत्ति आज विभाजन सम्बन्धी मुद्दा अख्तियारमा तामेली अवस्थामा छ प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेका दलहरूले अख्तियारको प्रमुख आयुक्तमा कार्कीलाई सिफारिश गरेका थिए तत्कालीन शाही सरकारको पालामा मुख्य सचिव रहेका कार्कीलाई प्रमुख आयुक्त बनाउन एकीकृत माओवादी नेपाली कंग्रेस नेकपा एमाले र मधेसी मोर्चाले सहमति जनाएका थिए असुरक्षा र दुर्व्यवहारका कारण कास्कीको लुम्ले स्थित बाल मन्दिर माध्यमिक विद्यालयबाट विस्थापित विद्यार्थीहरूको मागप्रति एघार विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन् आफूहरूलाई अन्यत्रका विद्यालयमा पढ्ने व्यवस्था गरिदिन माग गर्दै विद्यार्थी र उनीहरूका अभिभावक केही दिन यतादेखि शिक्षा विभागमा धरनामा बस्दै आएका छन् आज धरना स्थलमा पुगेका एघार विद्यार्थी संगठनका प्रतिनिधिहरूले आफूहरूले विद्यार्थीको बाल मैत्री वातावरणमा पढ्न पाउने अधिकारको रक्षाका लागि आवश्यक परे आन्दोलन गर्ने गर्ने आश्वासन दिए नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले चाँडै संयुक्त बैठक बसी यस विषयमा आधिकारिक धारणा र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो लुम्लेको विद्यालयबाट असुरक्षा र दुर्व्यवहारका कारण गत फागुन एक्काइस गते अडसठी जना विद्यार्थी विस्थापित हुन बाध्य भएका थिए नेकपा माओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले गरेको गर... गराएको पूर्वी पहाड़ी जिल्ला बन्द फिर्ता भएको छ प्रहरीले पक्राउ गरेका लिम्बुवान प्रहरीका कार्यकर्तालाई विवाह गर्ने सहमति भएसँगै बन्द खुलेको हो जिल्ला प्रशासन कार्यालय इलाममा बन्दकर्ता र प्रशासन बीच भएको वार्तामा बन्दकर्ताका कार्यकर्ता विवाह गर्ने बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको छ बन्द फिर्तापछि इलाम पाँचथर ताप्लेजुङ तेह्रथुम लगायतका जिल्लाको अवस्था सामान्य बन्दै सामान्य बन्दै गएको छ राजमार्गमा अलपत्र परेका सवारी साधनहरू गन्तव्यतर्फ हिँडेका छन् बजारहरू पनि खुलेका छन् भने कष्टकर भइरहेको स्थानीयको दैनिकी सहज भएको छ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका पाँच कार्यकर्तालाई चन्दा संकलन गर्दा गर्दै इलामको चमैता स्थित पासाङटारबाट प्रहरीले गत वैशाख बाह्र गते पक्राउ गरेको थियो सोही न्युमा मोर्चाले पूर्वी पहाड़ी जिल्लाहरू बन्द गराएको हो देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालबाडी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपालबाडी नेटवर्क सुन्दै गर्नुहोला वाओ हेर न दीपक आज बिहेको दिन रिक्सन त क्या ह्यान्डसम देखिएको छ के को कमाल हो यो किन ह्यान्डसम नहुनु त आखिर उसले लगाएको सुट नेपाली टेलर्सको कमाल न हो हाम्रा विशेषताहरू चालिस वर्ष पुरानो हाल नयाँ व्यवस्थापनका साथ सम्पूर्ण प्रकारका कपडाका आइटमहरू पाइने लबेदा दौरा सुरुवाल कोट प्यान्ट लगायत सम्पूर्ण प्रकारका लेडिज तथा जेन्ट्स पोसाकहरू आधुनिक डिजाइनमा तयार गरिन्छ सम्पर्क Nepali tailors shirting suiting ladies and gents Khairani art Khairani बजार चितवन प्रोपराइटर अनिल नेपाली फोन शून्य छप्पन्न पाँच तिरासी शून्य एकाउन्न मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र सात सय छ्यालिस ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आजै गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ राष्ट्रिय खबरमा अब बाँकी प्रसंग ट्रान्सफर्मर जलेपछि बन्द अवस्थामा रहेको कुलेखानी तेस्रो एक साताभित्र सञ्चालनमा ल्याउन ट्रान्सफर्मर ल्याइएको छ ट्रान्सफर्मर जलेर तेह्र दिन ट्रान्सफर्मर जलेर तेह्र दिनदेखि विद्युत उत्पादन बन्द रहेको आयोजनामा जडान गर्न गण्डक जलविद्युत आयोजनाबाट ट्रान्सफर्मर ल्याइएको हो जडान कार्यमा पच्चिस प्राविधिक खटिरहेको र जलेका मध्ये दुईवटा ट्रान्सफर्मर प्राविधिकको केन्द्रीय वर्कसप हेटोडामा ल्याएर मर्मत गराउन लागि कुलेखानी दुईका प्रबन्धक कृष्ण प्रसाद यादवले बताउनुभयो कुलेखानी दोस्रोको तीनवटै ट्रान्सफर्मर वैशाख तीन गते राति जलेर विद्युत जलेपछि विद्युत आपूर्ति ठप्प भएको छ सल्यानको थारमारेमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ थारमारे गाविस चारमा रहेको जनकल्याण क्याम्पस नजिकै करेन्ट लागेर इलाका प्रहरी कार्यालय थारमारेमा कार्यरत सय मोतीलाल बैगार र गाई चराउन गएका थारमारे दुई गैरावतका चौबि चौध वर्षीय दिपेश केसीको ज्यान गएको हो हाई टेन्सन लाइनमा एक आपसमा सर्ट भएर जमिनमा गाडिएको अर्थिङ तारमा लटपटी बालकको मृत्यु भएको थियो विद्युत प्राधिकरण सल्यानमा विद्युत लाइन काट्न लगाउन पटक पटक फोन गर्दा पनि फोन नउठाएपछि तारलाई एक छेउमा राख्न खोज्ने सय बैगारको पनि घटनास्थलमै मृत्यु भएको थियो करेन्ट लागेर छुण्डिएका बालकलाई काठले निकाल्न खोज्दा बिजुलीको तार सय बैगारको हातमा परेको थियो बैतडीको श्रीकोट गाउँ विकास समिति वडा नम्बर पाँच तार तारलमा आज बिहान ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ बैतडीको सतबाजबाट खेच खेच लेकतर्फ जाँदै गरेको ट्रिपर दुर्घटनामा हुँदा ट्रिपर दुर्घटना हुँदा बजाङका गौतम बोहरा र सहचालक श्रीकोट दुईका रोशन भट्टको मृत्यु भएको हो ट्रिपर सडकबाट करिब दुई सय मिटर तल खस्दा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलाई उद्धित गर्दै रेडियो सौगातबाट भरत खत्रीले जनाएका छन् कामकाज सिलसिलामा विदेश गएका नेपाली मध्ये चार प्रतिशतले मात्र यौन सम्पर्कका क्रममा कण्डमको प्रयोग गर्ने गरेको पाइएको छ अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग सात प्रोजेक्ट राष्ट्रिय यस तथा यौन रोग नियन्त्रण केन्द्र र परिवार स्वास्थ्य महाशाखाको सहकार्यमा गरिएको सर्वेक्षणले यो तथ्याङ्क देखाएको हो बारा कपिल वस्तु नवलपरासी र पाल्पामा गरिएको अध्ययनका क्रममा कामका सिलसिलामा विदेशमा रहेकामा एचआईभी एड्स बारे जानकारी भए पनि थोरैले मात्र कन्डमको प्रयोग गर्ने गरेको पाइएको हो मुख्यत रेडियोहरूमा यौन संस्थाका लागि कन्डमका बारेमा सुने पनि प्रयोग गर्ने गर्न धेरैले लापरवाही गर्ने तथ्याङ्क देखाएको छ यस्तै श्रीमान विदेशीमा विदेशमा रहे पनि पन्ध्र प्रतिशत महिलाले कुनै न कुनै प्रकारको परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको पाइएको छ काभ्रेको मेथिनकोटमा एक महिना अघि भएको सामूहिक बलात्कारमा संलग्न रहेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ पानी खाने बाहनामा चैत तेह्र गते राति घरभित्र छिरेका हतियारधारी पाँचजनाले मेथिनकोट आठ काफले थोकी एक किशोरीलाई सामूहिक बलात्कार गरेका थिए पक्राउ परेका सबैले अपराध स्वीकारेको प्रहरीले बताएको छ घटनामा संलग्न भनिएका एकजना भने अझै फरार रहेका छन् कमलरी राखेर हत्या गरेको भन्दै आन्दोलित कमलरी प्रथा उन्मूलन संघर्ष समितिले राजधानीमा नै आन्दोलन गर्ने भएका छन् आफूहरूको माग सुनवाई नभएको भन्दै समिति राष्ट्रपति र सरकार प्रमुखलाई गुहार्न राजधानी आएको हो दुई हजार उनासत्तरी साल चैत चौध गते दाङ लालमटियाकी बाह्र वर्षीय सृजना चौधरीको ललितपुरमा कमलरी राख्ने पार्वती गिरी र लालमणी शर्माको घरमा मटितेल छर्केर हत्या गरेको घटना सार्वजनिक भएपछि कमलरीहरू आन्दोलित बनेका हुन् संघर्ष समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर घटनाका दोषीमाथि कार्यवाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् कमलरी माथिको हुने गरेको हिंसा रोक्न पनि उनीहरूले माग गरेका छन् समितिले राष्ट्रपति सरकार प्रमुख मान मानव अधिकार आयोग र प्रमुख दललाई घचघच्याउन आफूहरू राजधानी आएको जानकारी दिँदै आफूहरूको समस्यामा ध्यान नदिए तराई बन्द गराउने चेतावनी समेत दिएका छन् पर्सा जिल्लामा अरू व्यक्तिलाई पिता बनाएर गैर कानूनी रूपमा नेपाली नागरिकताको प्रमाण पत्र लिन खोज्ने एकजना भारतीय युवक सहित दुईजना पक्राउ परेका छन् पक्राउ पर्नेमा पर्सा गम्हरिया सातका इन्द्रिस हवारी र बीस वर्षे भारतीय युवक काजिर हवारी रहेका हुन् काजिरको नक्कली रूपमा इन्द्रिसलाई पिता काजीरले नक्कली रूपमा इन्द्रेशलाई पिता बनाएर नेपाली नागरिकताका लागि आवेदन पेश गरेको सूचना पाएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो पर्साको गमहरियामा आयोजित एकीकृत घुम्ती शिविरमा भारतीय युवक काजिरले नक्कली बुबा बनाएर नागरिकता प्रमाणपत्र लिन खोजिरहेका बेला प्रहरीले दुवैलाई पक्राउ गरेको हो सगरमाथा चढ्दै गरेको आरोहण दलका तीन विदेशी नागरिक कुटिएका छन् आरोहणका क्रममा बाटो बनाउने क्रममा भनावन गरेका शेर्पा मजदुरले आरोहण दलका दुई विदेशी नागरिक कुटिएका हुन् चोयो ट्रेक्सबाट आरोहणमा गएका इटालियन नागरिक सिम्बोली मोरो र स्विस नागरिक उल स्टिक शेर्पा कुल्लीको कुटाईबाट सामान्य घाइते भएपछि उनीहरूलाई हिजो अबेर बेस क्याम्प झारिएको थियो उनीहरूले नेपाल सरकारले आफूहरूको पर्याप्त शान्ति सुरक्षाको व्यवस्था नगरे आरोहण नै परित्याग गरेर फर्क पनि चेतावनी समेत दिएका छन् अछाममा गृह मन्त्रालयले अवैध हतियार बुझाउन सर्वसाधारणका लागि जारी गरेको पछिल्लो एक महिनाको अवधि सकिनै लाग्दा दुई सय चार हतियार संकलन भएको छ हिजोसम्म जिल्लाका विभिन्न प्रहरी कार्यालयमा दुई सय चार नाल भरुवा बन्दुक बुझाइएको जिल्ला प्रहरी कार्यालय अछामलाई उद्धित गर्दै सहकर्मी पूर्णबहादुर खड्काले जनाएका छन् सर्लाहीको पत्थरकोट साथमा रहेको एक विद्यालयका शिक्षकहरूले विगत छ महिनादेखि तलब नपाएको बताएका छन् जनता निभाविका शिक्षकहरूले सात महिनादेखिको तलब नपाएको कारण असहज भएको गुनासो गरेका छन् विद्यालयमा रहेका राहत पीसीएफ निजी स्रोतका शिक्षक र कर्मचारी गरी बाह्रजनाले तलब नपाएका हुन् तलब नपाएको भन्दै शिक्षकहरूले वार्षिक परीक्षाको नतिजा समेत निकाल्न नदिएपछि विद्यार्थीहरूको भविष्य पनि अन्यलमा परेको छ तलब नपाएसम्म नतिजा निकाल्न निकाल्न नदिने अडान शिक्षकहरूको रहेको रेडियो एकताबाट सहकर्मी सुरेश बिडारीले जनाएका छन् रौतहटका विभिन्न सुनचादी व्यवसायीले बिहेको लगन रहेको समयमा सदरमुकाम गौरमा व्यापारीले सुन अभाव देखाएर बढी मूल्यमा सुन बिक्री गरिरहेका छन् गौरका सुन चाँदी पसलेले मूल्यमा एकरूपता नल्याउँदा उपभोक्ता मारमा परेका छन् जिल्ला प्रशासन कार्यालय रौतहटले सुन चाँदी पसलमा अनुगमन गर्दा मूल्यमा एकरूपता नदेखिएको हो रूपन्देहीमा भने बिहिबारदेखि बन्द रहेका सुन पसलहरू आजदेखि खुलेका छन् विवाहको लगनका बेला उपभोक्ताले सुविधा नपाएकाले तत्कालका लागि पसल खुडा गरिएको सुनसादी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष विक्रम सुनवाले जानकारी दिनुभयो व्यवसायीहरूले सुनको सहज आपूर्ति र कोटा बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्र बैंकका गवर्नरलाई ज्ञापन पत्र समेत बुझाएको रेडियो सिद्धार्थबाट सहकर्मी श्याम शंकर पाण्डेले जनाएका छन् कपिल वस्तुमा नेकपा माओवादीको विद्यार्थी संगठन अनेरा संयुक्त क्रान्ति कार्यालय शिवपुर कोलोनीमा रहेको भूपू सैनिक बोर्डिङ स्कुलमा तालाबन्दी गरेको छ दुई कक्षासम्मको दर्ता प्रमाणपत्र लिएर पाँच कक्षासम्म सञ्चालन गरेको भन्दै तालाबन्दी गरिएको क्रान्तिकारीका जिल्ला सचिव निरज थापालाई उद्धित गर्दै रेडियो समानताबाट कप रेडियो समानता कपिल वस्तुबाट सहकर्मी सनिउल्ला धोबीले खबर पठाएका छन् अखिल नेपाल क्रान्तिकारी संचार छापाखाना र प्रकाशन मजदुर संघले बीस बुधे अधिकार पत्र कान्तिपुर लगायतका संचार गृहमा पठाएको छ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको गत चैत एघार गतेबाट थालिएको लाल मजदुर राष्ट्रिय जागरण अभियान अन्तर्गत संघले सो अधिकार पत्र बुझाएको हो सम्बन्धित गृहका मजदुरहरूलाई सहभागी गराएर बुझाएको अधिकार पत्र नेपालका पत्रिका टेलिभिजन रेडियो लगायतका सबै गृहहरूमा क्रमशः बुझाउँदै जाने कार्यक्रम संघले तय गरेको छ संचार गृहमा काम गर्ने पत्रकार मजदुर एवं कर्मचारीहरूको पेसागत एवं आर्थिक सुरक्षाको मुद्दालाई समेटेर बनाइएको बेसबुदे अधिकार पत्रमा संचार गृहमा सबैभन्दा तल्लो तहमा कार्यरत मजदुर कर्मचारीलाई न्यूनतम पन्ध्र हजार तलब हुनुपर्ने र दैनिक ज्यालादारी काम गर्ने कर्मचारीलाई न्यूनतम दैनिक सात सय दिने व्यवस्थाको माग गरिएको छ तनाव तथा आसपासका सहाराविहीन ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै व्यास नगरपालिकाको चापाघाटमा ज्येष्ठ नागरिक आश्रम स्थापना गरिएको छ दमौलीको विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा स्थापना गरिएको केन्द्रले सन्ततिबाट अपहरित बेसहारा ज्येष्ठ नागरिकलाई आश्रय दिने हालै स्थापित वेद व्यास ज्येष्ठ नागरिक आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठले बताउनु भएको छ दमौली आसपासका जना महिलाले दुई हजार रुपियाँ उठाएर स्थापना दुई हजार रुपियाँ उठाएर स्थापना गरेको आश्रममा अहिले छ जनाले आश्रय लिइरहेको तनहुबाट सहकर्मी पवन पौडेलले खबर पठाएका छन् राष्ट्रिय आलु बाली विकास कार्यक्रम खुमल्टा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 जगाउन हरेक वर्ष श्रमिक स्मृति दिवस मनाउँदै आइएको छ श्रम गर्ने क्रममा मृत्यु भएका तथा घाइते भएकाहरूको सम्झनामा हरेक वर्ष अप्रेल अठाइस अर्थात आज यो दिवस मनाउने गरिएको छ पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको बम विस्फोटमा छ जनाको मृत्यु भएको छ आगामी चुनावका लागि उम्मेद्वारी घोषणा गरेको स्वतन्त्र उम्मेद्वार सेईद नूर अकबरको चुनावी अभियान सञ्चालनका लागि खोलिएको कार्यालयलाई लक्षित गरी विस्फोट गराइएको हो विस्फोटको कसैले जिम्मेवारी नलिएको भए पनि आगामी मे एघारमा हुने निर्वाचनमा सहभागी उम्मेद्वारलाई लक्षित गरी तालिबानी विद्रोहीले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको बीबीसी अनलाइनले उल्लेख गरेको छ मेक्सिको स्थित एक कारागारमा कैदी बन्दीको दुई समूह बीच झडप हुँदा तेह्र कैदीको मृत्यु भएको छ कैदी बन्दीको समूहले एक अर्कालाई छुरा प्रहार गरेका थिए मेक्सिको सान लुइस पोटोसी शहरमा रहेको कारागारमा भएको उक्त घटनामा अन्य केही कैदी तथा सुरक्षाकर्मी समेत घाइते भएका छन् उता कैदीका आफन्तले भने कारागार प्रशासनले सुरक्षा व्यवस्था नदिएको भन्दै सरकार विरूद्ध प्रदर्शन गरेका छन् गत वर्ष पनि मेक्सिको कारागारमा झडप हुँदा चौवालिस जना मारिएका थिए राष्ट्रिय खबरमा अब खेलकुदका खबर इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर समक्ष दुई सय एक रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ एमए चिदम्बरम चेन्नईमा टस हालेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित बीस ओभरमा तीन विकेट मात्र गुमाएर दुई सय रनको योगफल तयार पारेको हो चेन्नईका लागि मिचेल हासीले सर्वाधिक पञ्चानब्बे रनको योगदान दिए भने सुरेश रैनाले चौवालिस रन बनाए जवाफी ब्याटिङ गरिएको कोलकाताले यो समाचार तयार पार्दासम्म तीन दशमलव दुई ओभरमा एक विकेटको क्षतिमा बत्तीस रन बनाएको छ आठ खेलबाट बाह्र अङ्क बनाएको चेन्नई दोस्रो स्थानमा छ भने समान खेलबाट समान खेलबाट छ अङ्क बनाएको कलकत्ता सातौं स्थानमा रहेको छ यस्तै आजै राति सभा आठ बजेपछि शहीद वीर नारायण सिंह इन्टरनेसनल स्टेडियम राजपुरमा हुने आजको दोस्रो खेलमा दिल्ली डियर डेभिल्स र पुण्य आमुने सामुन्ने हुनेछन् ICC World Cricket League Division Three आजबाट बरमुण्डामा शुरू हुँदैछ आज तीनवटा खेल हुनेछन् नेपाली समय अनुसार राति सवा सात बजेबाट शुरू हुने खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ समर शुरू हुने खेलमा नेपाल विजय शुरूआत गर्ने दाउमा हुनेछ डिभिजन फाइभ र फोरमा अमेरिकालाई पराजित गरेकाले पनि नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रने प्रशिक्षक पुबुदु दासा नायकले बताएका छन् राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक चाँडै चुनाव गराएर राजनीतिक स्थायित्व कायम गर्न एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई भारतीय नेताहरूको सुझाव चुनाव हुनेमा शङ्का नगर्न प्रचण्डको आग्रह नेपाली सेनाद्वारा लडाकु समायोजनको खाका सार्वजनिक उपरथी रामकृष्ण अधिकारीको नेतृत्वमा महानिर्देशनालय गठन गरिने नक्कली बाबु खडा गरी नागरिकता लिन खोज्ने एकजना भारतीय सहित दुईजना पर्साबाट पक्राउ सगरमाथा चढ्ने क्रममा तीन विदेशी नागरिक कुटिए विश्वभा वर्षेनी करिब साढे लाख श्रमिकको कार्यस्थलमा ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भएको बम विस्फोटमा छ जना मारिए र ICC World Cricket League Division Three आजबाट बर्मुन्डामा सुरु नेपाल अमेरिकासँग भिन्ने आइपिएलमा चेन्नईद्वारा कोलकाता समक्ष दुई सय एक रनको चुनौती हवस् त नेपालवाणी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुरुचि बन्जारा र धीरज बस्नेत विदा भयौँ नमस्कार Hey, my sweetheart.